नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र थम्मन थापासँगै खबर कक्षीबाट साथी विशाल विकाससँगै शर्मिला रोकाको हार्दिक स्वागत छ गलकोट खबर सामुदायिक रेडियो गलकोट एफएम गलकोटबाट एक सय दुई थुप्लो चार मेगाहज र ताराखोला गाउँपालिकाबाट बयानब्बे थुप्लो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत संसारभर साथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू प्रतिगमनका विरुद्धमा आफूहरू विजयी भएको मन्त्री पौडेलको भनाइ गठबन्धनको गलकुटमा र्याली तथा मतदातालाई धन्यवाद ज्ञापन भागलुङ नगरपालिकाले ढल व्यवस्थापन गरेर कम्पोस्ट मल बनाउने भागलुङमा मासिने ढिकी जाँतो र पानी घट्छ र आयार्जनको माध्यम बन्दी बागलुङमा होमस्टे हेलो अब दस पन्ध्र दिन मात्र बाँकी छ हामी कहाँ छापावाला सुनचाँदीका आधुनिक तथा परम्परागत डिजाइनका तयारी गरगहना पाइनुका साथै पुरानो गरगहनासँग नयाँ साटफेरको व्यवस्था छ अर्डर अनुसार दक्ष कालीगढद्वारा आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै कम्प्युटर माध्यमबाट नापतोल गरी बिक्री पनि गरिन्छ सम्पर्कका लागि मोबाइल अन्ठानब्बे चार छिहत्तर साठी छ सय सतहत्तर अन्ठानब्बे चालिस असी उनानब्बे सत्र अन्ठानब्बे शून्य एकाउन्न सत्तरी पाँच सय छ्यानब्बे प्रोफाइटर प्रेमेन रमिला प्रेमेन ब्रदर्स सुन चाँदी पसल गलकोट नगरपालिका तिन हटिया क्याम्पस रोड शाखा पसल गलकोट नगरपालिका तिन हटिया जी पार्क अब समाचार विस्तारमा पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनको गलकुट नगरपालिकामा विजय र्याली तथा मतदाताले धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा बागलुङ निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका देवेन्द्र पौडेलले यस ठाउँको विकास र समृद्धिको लागि निरन्तर खति रहने बताउनु भएको थियो उहाँले संविधानमा उल्लेख भएका कतिपय कानुनले संशोधन गर्न समस्या सिर्जना गरे भएको र देशमा निर्माण भएका नियम कानुनहरूको विरुद्धमा भएको प्रतिगमनले पराजित गरेर विजय गरेकोमा गराएकोमा सम्पूर्ण मतदाताले धन्यवाद ज्ञापन गर्नुभएको थियो पौडेलले निर्वाचन सम्पन्न गर्नको लागि सहयोग गर्ने सम्पूर्ण मतदाता निर्वाचन अधिकृत नेपाल प्रहरी नेपाली सेना कर्मचारी पत्रकार लगायत सम्पूर्णलाई धन्यवाद दिँदै अबको अब शिक्षाको विकासका लागि शिक्षाले मुख्य मुख्य प्राथमिकतामा राखेर राखेर अगाडि बढ्ने बताउनु बताउनुभयो उहाँले गलकुतमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि पहल गर्ने भने शिक्षा स्वास्थ्य सडक रोजगार लगायतका विषयहरूमा काम अगाडि बढाउनको लागि आफूले सक्दो पहल गर्ने बताउँदै जनताले आर्थिक समृद्धिसँग जोड्ने समेत प्रतिबद्धता जनाउनु भएको थियो त्यस्तै बागलुङ निर्वाचन क्षेत्र नम्बर दुई प्रदेश प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका जितबहादुर शेरचनले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आम जनताले गरेका गरेको विश्वासले आत्मसात गरी समाज परिवर्तनका लागि आफूहरूले आफ्नो क्षमताले सक्दो कार्य सक्दो कार्य गर्ने बताउनु भयो उहाँले तमान खोला तमानखोला भुजीखोला र बागलुङका जनताले गण्डकी प्रदेश तथा विकास र समृद्धिसँग जोड्ने बताउनु भएको थियो शेरचनले जनताले उत्पादनसँग नजोडे आफूहरूले समुन्नत नेपाल र सम्मानित नेपाली भन्ने नारा अपुरो हुने समेत बताउनु भयो भएको थियो त्यस्तै बागलुङ निर्वाचन क्षेत्रमा नम्बर दुई प्रदेश खबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका दोर्न कुँवरले जनताको विश्वास र मतको मूल्याङ्कन गर्दै सिङ्गो बागलुङ जिल्ला बागलुङ निर्वाचन क्षेत्र नम्बर दुईको मुहार फेर्न विकास र समृद्धि राजनीतिक मुद्दा सामाजिक उत्थानको लागि जनताको जनजीविका उत्थान गर्नको लागि र नागरिकको जीवन स्तर प्रदेश र सङ्घ सरकारले जोड्नको लागि आवाजविहीन नागरिकको टोपी लगाउने नागरिकको टोपी लगाउने सफल लगाउने गीती कुद्नेहरूको समग्र आम नेतृत्व गर्दै उनीहरूको आवाजलाई केन्द्र सरकार र प्रदेश सरकारमा बुलन्द गर्नको लागि आफूहरू जनता माझ आएको बताउनुभयो उहाँले जनताको माझमा गरेका प्रतिबद्धता जनताको भएका समस्या र सपनामालाई शिरमा राखेर यो वा त्यो बाहना नबनाई दिनरात नभने अहोरात्र खतेर यहाँको विकास र समृद्धिको लागि ऐन कानुन र विधेयकमा रही प्रदेश सरकार र सङ्घ सरकार समीक्षा राख्ने प्रतिबद्धता जनाउनु भएको थियो कार्यक्रम नेपाली काङ्ग्रेसका गलको गलकुट नगर सभापति बिर्जाङ भण्डारीको अध्यक्षता राष्ट्रिय जनमोर्चाका गलकुट नगर अध्यक्ष टङ्क घिसीको स्वागत तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गलकुट नगर अध्यक्ष चन्द्रदत्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो बागलुङ नगरपालिकाले बजार क्षेत्रको ढल व्यवस्थापन गरेर कम्पोस्ट मल बनाउने भएको छ बजारभित्रको ढल विकासका लागि बिस रोपणी क्षेत्रफलमा प्रशोधन केन्द्र बनाउन थालिएको हो त्यसको विस्तृत योजना प्रतिवेदन डिपिआर कार्यान्वयन गर्न लागेको नगर प्रमुख वसन्त कुमार श्रेष्ठले बताउनुभयो प्रशोधन केन्द्रका लागि कम्तीमा एक अर्ब पन्ध्र करोड खर्च खर्च गर्ने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रमाकान्त दुवाडीले बताउनुभयो दुई स्थानमा प्रशोधन केन्द्र बनाएर व्यवस्थापन गर्ने गरी तीन वर्ष अघि डिपिआर बनेको थियो महँगो अव्यवस्थित हुने भएपछि पालिकाले एकै स्थानमा प्रशोधनका पाँचवटा केन्द्र बनाउन विभागको विज्ञ टोली झिकाएर काम थालेको नगर प्रमुख वसन्त कुमार श्रेष्ठले बताउनुभयो विभागको विज्ञ टोलीले पनि एकै स्थानमा प्रशोधन केन्द्र बनाउनको सुझाव दिएको छ हालसम्म बागुङ बजारमा ढल व्यवस्थापन भएको छैन काठीखोला र कालीगण्डकी किनारमा गरिने दुईवटा प्रशोधन केन्द्र हटाएर काठीखोला छेउमा एउटै प्रशोधन केन्द्र बनाउन विभागको टोलीले सुझाव दिएको हो तत्काल जग्गा छनौट गरेर काम अगाडि बढ बढाउने श्रेष्ठले बताउनुभयो ढलको पाइपलाइन लैजान सामुदायिक वनसँग सहमति लिनुपर्छ त्यसको जिम्मा पालिकाले लिग उपप्रमुख राजु खड्काले बताउनुभयो विज्ञ प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर तत्काल डिजाइन फेर्ने डिजाइन फेर्न सुझाव दिएको दुवाडीले बताउनुभयो डिजाइन फेरेपछि पूर्वाधारको काम सुरु हुन्छ लगानीमा समस्या छैन दुवाडीले भन्नुभयो वन क्षेत्रको समस्या समाधान र जग्गा प्राप्तिमा नगरपालिकाले साथ दिनुपर्छ लागत साझेदारी समेत गर्ने तयारी भएकाले ती समस्या समाधान हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो सहकारी मार्फत फोहोर उठाइरहेको पालिकाले व्यवस्थित ढल निकास बनाएर अर्ग्यानिक मल बनाउने लक्ष्य राखेको छ हाल पालिकाले सङ्कलन गर्ने फोहोर कालीगण्डकी गण्डकी र काठखोला छेउमा अव्यवस्थित रूपमा फाल्दै आएको छ जसले गर्दा खुतुर्की स्थित डम्पिङ साइट दुर्गन्धित बन्दैछ दैनिक यात्रा गर्ने सयौँले दुर्गन्ध बिहोर्न बाध्य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 आइटमहरू पेस्ट्री पास्ता बिरयानी पान्टा सेट खाजाका सम्पूर्ण परिकारहरू पाइनुका साथै हटिया बजार क्षेत्रभित्र निशुल्क होम डेलिभरीको व्यवस्था छ सम्पर्कका लागि फोन शून्य अडसठी चार बाह्र एक सय नब्बे मोबाइल सन्तानब्बे एकचालिस सत्तरी त्रिहत्तर उनातिस अन्ठानब्बे पाँच छिहत्तर उनातिस शून्य पचपन्न बर्गर हाउस एन्ड तन्दुरी परिकार गलकुट नगरपालिका तिन हटिया बजार इमर्जेन्सी पोल सँगै साथै हाम्रो बर्गर हाउस यही हटिया बजारको रणसिंह चोकदेखि केही तलबाट सञ्चालन भइरहेको छ दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युतको पहुँच थिएन विद्युतको पहुँच नहुँदा स्थानीय पिसानीका लागि जाँतो पानी र ढिकीको प्रयोग गर्ने गर्थे तर अहिले हरेक बस्ती बस्तीमा विद्युतको पहुँच पुगेको छ यसले गर्दा अहिले ढिकी जाँतो र पानी घत्त विस्थापित भएका छन् घत्त अन्न पिस्ने परम्परागत प्रवृत्ति हो गाउँ गाउँमा पानी तथा बिजुली मार्फत सञ्चालन हुने मिल पुगेपछि पानी घत्त ढिकी र जाँतोको प्रयोग गर्दै गएको जनाइएको छ गाउँले पिसानी अन्न पिस्ने कामका लागि घत्त भरपर्दो माध्यमका रूपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिल्ने यसको उचित विकल्प बनेको छ खास यसरी पानीघत खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठुलो पाइप मार्फत फिर्कीसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्की घुमाएपछि अन्नपात पिस्ने गर्थ्यो गाउँघरमा अहिले यो प्रचलन हराइसकेको छ यस्ता पानीघत ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ अहिले यदा कदा पहिलेका घतहरू जीर्ण अवस्थामा देखिन्छन् अहिलेसम्म पनि मिलको पहुँच नपुगेका ठाउँमा यसको प्रयोग हुने गरेको छ तर जिल्लाको अधिकांश ठाउँमा मिलमा मिल्ने सञ्चालन मा आएको छ यसले मानिसले सजिलो बनाइदिएको छ नेसीखोला गाउँपालिका नम्बर तिनका स्थानीयहरूले पाँच वर्ष अगाडिसम्म पानी घत्तमै आधो पिठो पिसेर उपभोग गर्ने गर्थे अहिले गाउँ गाउँमा दुई तिन ठाउँमा मेल सञ्चालनमा आएपछि घत्त प्रयोगविहीन बनेको छ प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेको छ भने त्यसका पाठ पूर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् मिलको बढ्नु प्रयोग हुन थालेपछि पानी घत्त प्रयोग हुन छाडेको स्थानीय नरबहादुर घरती मगरको भनाइ छ उहाँले पहिले पहिले पानी घट्टमा आतो पिठो पिस्ने भने गाउँलेको घुइसो लाग्ने गरेको जनाउँदै अहिले सबै मिल्ने कुटानी बिस्तारीका लागि जाने गरेको बताउनु भयो उहाँले घटको विकल्पमा अरू माध्यम नभएको सुनाउँदै अहिले धेरै प्रविधि भेटिएको भयो पहिले हामीले कुटानी बिस्तारी गर्ने ढिकी जाँतो बाहेक अरू केही थिएन कि घरमै जाँतोमा आटो पिठो पिस्नु पर्थ्यो कि घन्तो लगाएर टाढाको मिलमा जानु पर्थ्यो अहिलेको यस्तो जस्तो गाउँमा गाउँमै मिलको सुविधा थिएन उहाँले भन्नुभयो अहिले त पानी घत्तको प्रयोग कम मात्र हुन्छ गाउँमै मिल बने घटलले भन्दा मिलले छिटो पिस्छ त्यसले गर्दा मान्छे जदा जता छिटो हुन्छ उतै जान्छन् पहिले चलेका घट अहिले पुरानो भएर भत्किन थालिसके मान्छेले सजिलो र छिटो खोज्दो रहेछ पानी घत्तको प्रयोग घटेपछि सञ्चालकहरू पनि मर्कामा परेका छन् घत्तमा मकै कोदो र फापर पिस्न आउ गहुँ फापर पिस्न आउनेहरूबाट एक दुई माना उठाउने गर्थे त्यहीबाट घर सञ्चालक घत्त सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए अहिले गाउँले कुतानी पिस्तानीका लागि मिलमा जाने थालेपछि गत थप भएको सञ्चालक वीरबहादुर सुनारले बताउनुभयो गाउँमा मिल सञ्चालनमा नआउँदा घट्टोमा अन्न पिस्न आउनेको घुइँचो लाग्ने गरेको जनाउँदै पछिल्लो समय घट्ट थप हुँदै गएको उहाँको भनाइ छ घत भत्कियो मान्छे आउन साढे पहिले मेरो घरतमा गाउँले सबै आउने गर्थे मकै गहुँ कोदो पिस्न आउनेको लाइन हुन्थ्यो पालो कुडेर भए पनि पिसेर जान्थे अहिले खाली भएर पनि कोही आउँदैनन् मान्छे नै नआउने आउन छाडेपछि घत अहिले जीर्ण बनेको छ मर्मसम्भार पनि गरेको छैन सञ्चालक सुनारले भन्नुभयो यही बातै परिवार पालेको थिए अहिले सबै मिलमा जान्छन् कोही आउँदैनन् त्यसले गर्दा अब अरू नै पैसा गर्नुपर्ने अरू नै पेसा गर्नुपर्ने अवस्था आएको छ डेढ वर्षभन्दा बढी भयो मेरो घत्तमा मान्छे नआएको त्यसभन्दा पहिले मान्छेहरू फुत्त आउने गर्थे चार वर्ष अगाडि बाग्लुङको धम्जाका महिला घराय घरायसी काममा तल्लिन हुन्थे घरमा कोही न नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे घाँस दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरूको दैनिकी अहिले पुरै फेरिएको छ उनीहरूको दैनिकी मात्र फेरिएको छैन जीवनस्तर नै बदलिएको छ काटेखोला गाउँपालिका तिनमा पर्ने धम्जा ओखले गाउँ पर्यटकीय हिसाबले निकै मनमोहक भएको हुँदा स्थानीय दुई हजार पचहत्तर सालमा घरवास होमस्टे सञ्चालन गरे घरवास सञ्चालनपछि यहाँका महिला स्वरोजगारमा स्वरोजगार बन्नका साथै दैनिकी र जनजीवन समेत परिवर्तन भएको छ सुरुमा घरबास सञ्चालन गर्न समस्या भयो तर पछि जान्दै बुझ्दै र सिक्दै गएपछि उनीहरूमा निकै परिवर्तन आयो नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरूले नेतृत्व विकास गरेर घरबासमा आउने पाहुनाको व्यवस्थापन उनीहरू आफै गर्छन् खाना बस्न र नाचगान गरेर मनोरञ्जन दिने काम समेत हुँदै आएको छ घरबास सञ्चालक मायापुन घरती भन्नुहुन्छ होमस्टे सञ्चालनमा आएपछि गाउँका आमा दिदीबहिनीको चाल चलन बोलीचालीसँगै जीवनशैली पनि फेरिएको छ पहिले चुलो चौकोमै सीमित हुने हामीहरू गाउँ समाजमा आफ्ना कुराहरू राख्न सक्दैनथ्यौँ अहिले बोल्न सक्ने भएका छौँ सुरु सुरुमा त गाह्रो भयो पाहुनाले भने जस्तो खानपान बनाउन सकिएन कि भन्ने हुन्थ्यो अहिले धेरैले राम्रो भएको छ भन्दा खुसी लाग्छ अझै सिक्ने क्रममा छौँ जति सक्दो पाहुनालाई खुसी बनाउने प्रयास गरेका छौँ स्थानीय पुष्पा पुष्पा छन्त्यालले घरवासले महिलाको दैनिकी र जीवनशैलीमा परिवर्तन ल्याएको बताउनुभयो उहाँले गाउँ घरवास सञ्चालन गर्नु पूर्व आफूहरूले घाँस दाउरा गर्ने पशु चौपाया पाल्ने र मेलापात गरेर जीविका पार निर्वाह गरेको स्मरण गर्नुभयो घरवास महिलाको आय आर्जनको स्रोत बनिरहेको उहाँको भनाइ छ उहाँले भन्नुभयो पहिले हाम्रो दैनिकी घाँस दाउरा र मेलापात गर्दैमा बित्ने गर्थ्यो अहिले मेलापात मात्रै सीमित हुन परेको छैन घरमा पाहुनालाई परिकार बनाएर खुवाउने हाम्रा कला संस्कृति देखाउने गरेर बित्छ यसबाट आम्दानी राम्रो भएको छ गाउँलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न र महिलालाई व्यवसायसँग जोड्न चार वर्ष पहिले बेलडुङ्गा सामुदायिक होमस्टे स्थापना गरेको अध्यक्ष गोपाल शिरिषले बताउनुभयो पर्यटकीय क्षेत्र बेलडुङ्गाको काखमा रहेको धम्जा ओखले गाउँ सम्भावना बोकेको ठाउँ हुँदा आफूहरू सक्रिय रूपमा लागेको शिरिषले बताउनुभयो गाउँको बाह्र घरमा घरबा सञ्चालनमा रहेको छ होमस्टे सञ्चालक गर्न हालसम्म अठार लाख अनुदान प्राप्त भएको छ गण्डकी प्रदेश सरकारले सहयोग गरेको उक्त रकमबाट भान्सा कोठा शौचालय सब हल निर्माण गरिएको छ यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरको हामी अन्त्यमा छौँ अन्त्यमा शीर्ष खबर पुनः एकपटक प्रतिगमनका विरुद्धमा आफू विजय भएको मन्त्री पौडेलको भनाई गठबन्धनको गलकुटमा विजय र्याली तथा मतदाता धन्यवाद ज्ञापन बागलुङ नगरपालिकाले ढल व्यवस्थापन गरेर कम्पोस्ट मल बनाउने बागलुङमा मासेते धिको धिकी जाँतो र पानी घट्ट र आय आर्जनको माध्यममध्ये बागलुङमा होमस्टे एनएबिबिट खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार समुदायको आवाज समृद्ध समाज सामुदायिक रेडियो गलकोट एफएम गलकोटमा एक सय दुई थोप्लो चार मेगाहर्स र ताराखोलामा बयानब्बे थोप्लो पाँच मेगाहर्स तपाईँको हर पलको साथी